डुबायो पापी मायाले डुबायो पापी मायाले डुबायो पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो पापी मायाले डुबौला प्रीतमा भन्थे डुबायो पापी मायाले नमस्कार म हुँ गायक प्रमोद खरेल तपाईँ अहिले सुन्दै हुनुहुन्छ हामी सबैको मन मनको आवाज यो सामुदायिक रेडियो उत्तर गङ्गा एफएम एक सय दुई मेगा हर्ज दुई मेगा हर्ज दुई मेगा हर्ज यस कार्यक्रमका प्रायोजकहरू आहा सञ्चार साप्ताहिक रुकुमबाट प्रकाशनमा रहेको एकमात्र समाचार प्रधान पत्रिका आफ्नो सेवा तथा व्यापार व्यवसायको प्रचार प्रसार गर्न विज्ञापन प्रकाशन गर्न सरकारी तथा गैर सरकारी कार्यालयका सूचना प्रकाशन गर्न चाहनुहुन्छ भने पत्रिकाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि प्रकाशक तथा सम्पादक मेघराज खड्का मोबाइल नम्बर सन्तानब्बे चार पचासी एघार सात सय छ बागेश्वरी कम्प्युटर इन्स्टिच्युट विभिन्न कोर्समा कम्प्युटर पढाइनुका साथै इङ्ग्लिस ल्याङ्ग्वेज पनि पढाइन्छ म्यानेजिङ डाइरेक्टर कस्तुप नेपाली मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बहत्तर शून्य उनासत्तरी खलङ्गा बजारको माथिल्लो बजार मिडिया चोक नजिकै खुसी मलाई दिए दिनुहोस् मार दिए दिनुहोस् खुसी मलाई दिए दिनुहोस् मार तर सबैको भलाइमा लागिरहन्छु लगातार एउटा बेग्लै संसार हो एउटा बेग्लै संसार अनि अर्को एउटा एक्लै संसार हो त्यो एक्लै संसारमा जन्मेको मान्छे राम्बीसाम साधकको तर्फबाट सबैलाई नमस्कार रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि लिएर केवल हजुरकै के लागि आइपुगे आज पनि साताका सबै बारहरूलाई बिर्सिएर बुधबारको पर्खाइमा रहनुभएका सबैमा हार्दिकताका साथ स्वागत म रामबी सामसाद हजुरहरूकै भित्री मनको कुरा गर्न प्रयत्न गर्ने एउटा त्यस्तो रेडियो कार्यक्रम आउने गर्छ हरेक बुधबार राति सवा नौ बजे अर्थात् यसै समयमा हजुरहरूकै प्रिय radio radio station radio Uttarganga FM एक सय दुई मेगार्ज अनि अनलाइन प्रसारण W W W dot radio Uttarganga dot O R G dot एनपीबाट संसारभर एकै साथ माया प्रेम र जीवनसँग केन्द्रित रहेर गीतहरूको भित्री भाव बोल्ने रेडियो कार्यक्रम केवल हजुरको लागि कार्यक्रममा गीतहरूको भित्री भावसँग मिल्ने मुक्तक र गीतहरूको भित्री भाव बोल्ने प्रयत्न गर्दछु हजुरहरू पनि आफूलाई मनपर्ने गीतहरू लेखेर पठाउन सक्नुहुन्छ गीतहरू पठाउन हजुरहरूले केही नियम भने पालना गर्नुपर्ने हुन्छ कहाँ र कसरी पठाउने त्यो भने म कार्यक्रमको अन्त्यमा बताउनेछु अबलाई भने रुगाचार स्याना खर्ककी रेजिना थोकीले लेखेर पठाउनु भएको गीतहरूको भित्री भाव बोल्ने प्रयत्न गर्दै हजुरहरूको भित्री मनको कुरा गर्ने प्रयत्न गर्दछु उनले चाहे जति माया दिएकी छु मैले उनले चाहे जति माया दिएकी छु मैले सँगै बाँच्ने मर्ने अठोट लिएकी छु मैले उनले चाहे जति माया दिएकी छु मैले सँगै बाँच्ने मर्ने अठोट लिएकी छु मैले जुनी जुनी साथ दिन बाचा कसम खाँदै जुनी जुनी साथ दिन बाचा कसम खाँदै सारा जीवन उनैलाई सुम्पिएकी छु मैले उनले चाहे जति माया दिएकी छु मैले सँगै बाँच्ने मर्ने अठोट लिएकी छु मैले सारा जीवन उनैलाई सुम्पेकी छु मैले हो उनले जति चाहन्छन् त्यति माया दिएकी छु मैले उनलाई कति मायाको खाँचो पर्छ कति माया चाहिन्छ उनलाई हो त्यति माया दिएको छु दिएकी छु मैले अनि माया दिएकी छु र सँगै मर्ने सँगै बाँच्ने कसम खाएको छु त्यस्तो आँट गरेको छु त्यस्तो अठट लिएको छु मैले हो जुनी जुनी सयौँ जुनीसम्म पनि बाजा कसम खाएको छु उनैलाई नै सारा जीवन नै उनीहरूलाई सुम्पिदिएर त्यस्तो बाचा कसम खाएको छु मेरो सारा जीवन नै उनीलाई सुम्पी दिएकी छु मैले हो ऊ त्यो माथिको आकाशको जुन म तिम्रो लागि झारिदिन्छु के के गर्छु के के गर्दिनँ चौरासी व्यञ्जनको खाना खाउली अनि महलमा बसौली भनेर झुट्टा भ्रमहरू म तिमीलाई देखाउन सक्दिनँ किनकि म त्यो हैसियतको मान्छे पनि होइन त्यो माथिको तारा तिम्रो लागि झारिदिन्छु भनेर त्यो पनि भन्न सक्दिनँ मा किनकि नसक्ने काम कसरी भन्न सक्छु र मा तर आकाशको तारा झार्न नसके तापनि म उनको भाग कसैको भन्न सक्दिनँ अह भन्दै भन्दिनँ र भनौँला भन्ने म कल्पना समेत गर्न सक्दिनँ कसले देखेको छ र यो मन्दिरमा देउतालाई न त कोहीले देखेको छ न त मेरो मान्छेले न त मैले देखेकी छु कसैले देखेको छैन मन्दिरमा देउतालाई तर पनि हामी तर पनि हामी भगवान् छन् भनेर देउता छन् भनेर हामी पुजिरहेका हुन्छौँ पूजा गरिरहेका हुन्छौँ हो त्यस्तै त्यही अदृश्य भगवान्लाई साँची राखेर रा, त्यही अदृश्य देउतालाई पूजा गरेर हो एउटा लाखौँ लाखबाट तिमीलाई योग एउटा रोजेकी छु मैले तिमीलाई लाखौँ लाखमध्ये बस तिमी त लाखौँ लाखमध्ये एउटा हो मेरो लागि मात्र एउटा हो तिमी मेरो लागि यो ज्यानकै बाजी समेत भइसकेको छ उनीसँग आहा यो ज्यानको हामीले यस्तो बाचा कसम खाइसकेका छौँ कि जसले घात गर्छ भोलि जसले बाचा कसम पुरा गर्न सक्दैन उसले ज्यानको बलिदान दिनुपर्छ उसले उसको ज्यान ज्यानलाई जित्नेछु मैले यदि मैले बाचा कसम हारेँ भने मेरो ज्यान उसको लागि र उसले कसम बाचा कसम हार्यो भनेपछि त्यो ज्यान मेरो लागि त्यसरी हामीले ज्यानकै बाजी लगाएर भए पनि हामीले त्यस्तो त्यस्तो बाचा कसम खाएका छौँ म त अब माया लाउँदिनँ लाइसकेँ माया लाउनुपर्छ जिन्दगीमा र सबैले लाउँछन् र मैले पनि लाउनु पर्थ्यो र लाइसकेँ मैले अब उनी बाहेक अन्त माया लाउँदै लाउँदिनँ र लाउँला भन्ने कतै कसैलाई उनीलाई धोका दिउँला भन्ने म सोच्दै सोच्दिनँ सबैसँग हाँस्नु बोल्नु त यो चलेकै चल्ती हो नि चलेकै संस्कृति हो चलेकै रीतिरिवाज हो सबैसँग बोल्दैमा हाँसखेल गर्दैमा सबैसँग नाता जोडिन्छ सबैलाई माया गरिन्छ सबैसँग माया गरेपछि बिहे गरिन्छ भन्ने त कहाँ छ र छँदै छैन एउटा साथी बिचको नाताले गर्दा हाँसखेल गर्नु एउटा एउटा त्यो प्रकृतिको नियम नै हो एउटा चलेकै चल्ती हो तर हाँस्नु खेल्नु जतिसँग गरे पनि लाखौँ लाखसँग गरे पनि एउटा हाँसखेल सबैसँग गरे पनि सबैसँग माया लगाउनु महागल्ती हो महापाप हो महाअपराध हो त्यसैले दुई ठाउँमा माया लगाउनुहुन्न माया लगाउनु त एक ठाउँमा लगाउनु आज यता भोलि उता किन हो दही चिउरे किन एउटा चञ्चले मन किन जसको निमित्त एउटा जीवन नै सुम्पिएँ जसको जसले मेरो सबै भरोसा मानेर सबै विश्वास मानेर सारा जीवन नै मलाई सुम्पिएको छ भनेपछि उसलाई घात गर्नु त ऊ बाहेक अनेत्र नजर लगाउनु त मेरो लागि महापाप हो महागल्ती हो हो थाहा छैन यो धरती केले बनेको छ केसको हो तर त्यो माथि देखिने आकाश भने जुनकै हो किनकि जुनले झलल पारिरहेको हुन्छ भोलि त आज कार्तिक पूर्णिमा हो क्यार त्यसैले पनि आकाशमा टह टह जुन लागिरहेका हुन्छन् जुनले सारा आकाश नै उज्यालो बनाइरहेको हुन्छ म त भन्छु त्यो धरती जिसको भए पनि त्यो आकाश भने जुनकै हो औ मैले उनीसँग बाचा र कसमहरू खाइसकेको छु सयौँ जुनी जुनीसम्म नछुट्टिने टुट्ने त्यस्तो अठोट त्यस्तो हात गरिसकेको छु त्यस्तो विश्वास दिइसकेको छु मेरो मान्छेलाई औ त्यसैले त्यसैले उनी बाहेक म अरू कसैको भन्दै भन्दिनँ बस उनी बाहेक म अरू कसैको भन्दै भन्दिनँ कसकै जुन छु म भन्दिन उनको बारे कसैको भन्दिन धरती कुनको आकाश जुनकै हो मैले बाछा कसामै खाइसके जुनी जुनी म त उनकै हो हार्छु म बन्दिन धरती कुनको आकाश झुम्कै हो मैले बाचा कसमै खाइसके जुनी जुनी म त उनकै हो मैले बाचा कसम sazin kai सधैँ सधैँ हाम्रो मायाको जित भइरहोस् सधैँ सधैँ हाम्रो मायाको जित भइरहोस् कहिल्यै पनि नछुट्टिने प्रीत भइरहोस् कहिल्यै पनि नछुट्टिने प्रीत भइरहोस् सधैँ सधैँ हाम्रो मायाको जित भइरहोस् न त कोहीले थाहा पाएको छ न त थाहा पाउनेछ न त कोहीले थाहा पाएको छ न त थाहा पाउनेछ यसरी नै हाम्रो माया सुरक्षित भइरहोस् यसरी नै हाम्रो माया सुरक्षित भइरहोस् सधैँ सधैँ हाम्रो मायाको जित भइरहोस् अरूको सामु डाँडा ईर्ष्या गर्ने सबै दुनियाँको सामु हाम्रो मायाको जित भएर होस् यस्तो हाम्रो पीडती हाम्रो माया यस्तो होस् कि कहिल्यै नछुट्ने होस् त्यस्तो प्रेत्य होस् अरूले पनि भनौन् आहा तिनीहरूको पीडती त कस्तो खाले होस् ताकि हाम्रो प्रेमबाट पाठ सिकोस् दुनियाँले पाठ अरूले उदाहरणीय बनोस् हाम्रो माया हो न त आजसम्म कसैले माया लागेको थाहा पाएको छ न त थाहा पाउने छ सधैँभरि यसरी गोप्य होस् कि हाम्रो माया यसरी गोप्य होस् यसरी सुरक्षित होस् यसरी तिमीले पनि र मैले पनि सुरक्षा दिइरहनुपर्छ र दिएका छौँ र दिइरहनुपर्छ र दिनेछौँ पनि हो याद आउँछ धेरै याद आउँछ जब जुनसुकै पूर्णिमा आउँछ त्यति बेला धेरै याद आउँछ झन्डै भोलि त झन् कार्तिक पूर्णिमा हो डेक्रे साइकुमारी मेला यो राप्ती अञ्चलकै प्रसिद्ध मेला हो क्यार भोलि पूर्णिमाको दिन हो त्यो पूर्णिमा भन्ने बित्तिकै तिमी र म सँगसँगै रहेको याद आइहाल्छ त्यो एकदम याद आउँछ त्यो विगत अझै पनि आइरहेको छ ती यादहरू छ त मेरो मनमा अनि तिम्रो मनमा मेरो माया छ बाँचिरहेको छ याद छ तिमीलाई याद छ कि नै तिमी मलाई भेट्नको लागि राति राति आएथ्यौ नि हो नि सम्झना छ होला तिमीलाई पनि हो मलाई त एकदम सम्झना छ हो तिमीले र मैले लोकी लोकी पिरती लाएका थियौ कसैले नदेखाउन् कसैले थाहा नपाउन् भनेर त्यही रातिको मौका छोपेर तिमी मलाई भेट्न आउँथ्यौ त्यही हामी लुकी लुकी रातिको समयलाई साइद बनाएर हामीले विरति लगाएका हौँ औ यो कसैले थाहा पाएको छैन हामीले माया लागेको कसैले थाहै पाएको छैन र म यो चाहन्छु कि थाहा पनि नपाओस् किनकि थाहा पायो भने भोलि हाम्रो मायामा वज्रपात ल्याउन सक्छ कसै कसैले शत्रुहरू मान्छेका अनेक शत्रु हुन्छन् भन्छन् त्यसै गरी हाम्रा शत्रुले पनि हाम्रो मायालाई बिच बाटोबाटै तगारो भनेर भत्काउन सक्छन् छुटाउन सक्छन् त्यसैले सकेसम्म हाम्रो मायालाई जोगाइराख्नुपर्छ गोप्य राख्नुपर्छ सुरक्षितका साथ राख्नुपर्छ तिमीले पनि र मैले पनि ओ जुनिली रात थियो आकाशमा टाढा टाढा जुन लागिरहेका थिए त्यो जुन आफ्नै पारामा चम्किरहेको थियो भने हामी आफ्नै पारामा आफ्नो माया प्रेममा हामी हराइरहेका थियौँ हो त्यतिसम्म गहिराइमा पुगेका थियौँ कि हामी थाहा थिएन हामी कुन दुनियाँमा छौँ कुन संसारमा थियौँ केही थाहा नै हुँदैन थियो त्यति बेला जति बेला हामी पूर्णिमाको रात अनि तिम्रो साथ अनि मिठा मिठा बात कति जिन्दगी वा त्यही हो त्यसैलाई सायद भन्छन् होला माया प्रेम हो कति मिठो यादहरू कति मिठो त्यो साथहरू माया त दुनियाँ परिजाओस् तर कसैले थाहा पाएकै छैन त्यो माथि लाग्छ नि त्यो सूर्य दिनमा आइरहने त्यो तताइरहने त्यो सूर्यलाई पनि थाहा छैन हाम्रो माया विरतिको बारेमा थाहा छैन अनि मेरा बाबुआमालाई पनि थाहा छैन यसले कहाँ माया गरिछ कहाँ माया लगाइ छ त्यो पनि थाहा छैन कसैलाई थाहा छैन मात्र थाहा छ त मेरो मनलाई थाहा छ तिम्रो मनलाई थाहा छ सीमित हामी दुईभित्र मात्र थाहा छ हाम्रो माया प्रति यतिमै समेटिएको छ सायद मलाई त झलझली विगतको यादले एकदम सताइरहन्छ ती आजभोलि लगत्तै तिनी यादहरू मनमा आइरहेका छन् <laughs> तिमी रातको समयमा छ्यामछ्याम अनि छुमछुम गर्दै कतै लड्दै कतै बढ्दै मलाई भेट्नको लागि त्यो रातिलाई राति नभनेर कुनै जाडोलाई जाड नभनेर कुनै भिक्न बाधालाई कुनै अप्ठ्यारो नमानेर हो त्यो अन्धकारलाई नभनेर भेट्न आएको पनि याद छ होला तिमीलाई मलाई पनि याद छ <laughs> कति रमाइलो हो जिन्दगी र उसै गरी बेताइरहेका छौँ ती दिनहरू आजभोलि पनि सायद मौकाले साथ दियो भने भोलि पनि पूर्णिमा अघ्याएर <laughs> गेस गर्न सक्छु भोलि पनि उसै गरी बित्ने हो कि औ उही पुरानो यादहरू झल्काइरहन्छ र आइरहन्छ पनि तिमी मेरो साथमा अनि म तिम्रो साथमा औ त्योभन्दा अरू के चाहिन्छ र मात्र तिमी र म भएपछि त संसारै बोल्छौ नि हामीले होइन त्यो माथि पूर्णिमाको चम्किलो रात अनि तिम्रो साथ त्यति भए त जिन्दगी खुसी भइहाल्यो नि अरू किन चाहियो र औ एकदम तिमी र म गफै गफमा भुल्दा भुल्दै मायामा हराउँदा हराउँदै कति बेला रातिको सवा एक बजिसकेछ रात कति बेला त्यहाँसम्म पुगिसकेछ पत्तै पाइएन छ यो माया भन्ने चिज यस्तै यो ख्याल ख्यालैमा आधा रात बितेको त पत्तै भएनछ यो माया प्रेममा सबै बेसन्छ भन्थे बुढापाकाले साँच्ची रहेछ बल्ल माया प्रेममा फसेछु आजभोलि र त थाहा पाएको छु मैले पनि यो दुनियाँ आफ्नो घर उर्पाटकाले थाहा पाउलान् भनेर म पनि सबै सुतेको बेला सुनसान भएको बेला त्यो एकान्त भएको बेला म पनि निस्किन्थे डरै नमानिकन छोरी त छोरी मान्छे हो तर मलाई डरै लाग्दैन थियो त अनि किनकि माया भन्ने चिजले सबै डर खाइसकेको थियो सबै हराइसकेको थियो हो हामीले माया लगाएर के नै भुल गरेका छौँ र माया गर्नु भुल पनि त होइन नि भुल हो भन्ने कुन शास्त्रमा लेखिएको छ र छँदै छैन औ आजै भर्खर त सवा एक बजेको छ आजै समय छ अहिले जाने कुरा नगर त्यो समेत कुरा हुन्थे मध्यरात हुँदा पनि निद्रा लाग्दैन थियो छुट्ने मन लाग्दै लाग्दैन थियो कति गहिरो माया हो हाम्रो कति रमाइला दिनहरू हुन् तिनी हो एकान्तमा हामी तिमी पनि घर छोडेर आउँथ्यौ र म झन् अब पनि घर छोडेर जान्थे अनि एकान्त ठाउँमा हामी भेट हुन्थ्यौँ औ तिमी मेरो भएपछि अनि म तिम्रो भएपछि हो हुन्न आजको रात तिमी र म गफै गफमा भुल्नुपर्छ हाम्रो माया प्रेममा भुल्नुपर्छ केही छैन भोलि बिहानै मेरी भालेको ढाकोसँगै छुट्टी नि केही छैन चिन्ता नगर हामीले माया लगाएको कसैले देख्न सक्दैन देख्छ त ऊ त्यो माथिको पूर्णिमाको जुनले मात्र देख्छ हो त्यसले देखेको हो फेरि त्यो पनि चिन्ता नगर किनकि त्यो जुनलाई समेत त बादलले पनि त हाल्छ नि अब जुनलाई जुनले देख्छ हाम्रोमा जुनले मात्र देख्छ हामीले माया लगाएको र त्यो जुनलाई पनि बादलले छेकिहाल्छ भनेपछि केहीको डर केहीको चिन्ता हो कसैको चिन्ता नमान हामीले माया लागेको जुनले मात्र देख्छ चिन्ता नल्याउ जुनलाई नि बादलले छेक्छ बस जुनले मात्र देख्छ राति राति भेट हुन आउँदानी लुकी लुकी पिराती लाउँदा नि झुलेमा हामीले माया लागेको झुलेमा गइरहेछ चित्तनाले झुलाई नि बादलले नगानी जुले मात्रै हामीले माया लागेको जुले मात्रै देख्छ चिन्ता नल्याउ जुम्बानी बादलले डुले हामीले माया लागेको जुले सक्छु बरुमा मेरो चिना हजुर बदल्न सक्छु बरुमा मेरो चिना हजुर तर बाँच्न सक्दिनँ उनी बिना हजुर बदल्न सक्छु बरुमा मेरो चिना हजुर तर बाँच्न सक्दिन उनी बिना हजुर रगत रगतमा उनकै नाम लेखिएको छ रगत रगतमा उनकै नाम लेखिएको छ उनकै मायाले बाँचिरहेकी छे रेजिना हजुर उनकै मायाले बाँचिरहेकी छे रेजिना हजुर हो बरु म यो सक्छु यो सम्भव छ मेरो लागि बरु म मेरो भाग्य नै बदल्न सक्छु मेरो चिना नै बदल्न सक्छु मेरो किस्मत नै फेर्न सक्छु म तर उनी बिना भने बाँच्न सक्दिनँ बरु अरू कसैसँग हुनु भन्ने लेखेको छ भन्ने लेखेको छ भने पनि म त्यो चिनालाई सच्याएर उनको हुन्छु भन्ने लेख्न सक्छु र लेखिसकेकी छु मैले तर उनी नभएपछि म बाँच्न सक्दिनँ हो यो नसा नसा रगत रगतमा उनकै नाम लेखिएको छ हो उनकै मायाले मात्र यो रेजिना बाँचिरहेकी छ आजभोलि बाँच्न सफल भएकी छ यदि उनकोलाई उनीले माया थिए भने अह सायद बाँच्दैन्थी होला भन्दा पनि बाँच्दै बाँच्दैनथे यो रेजिना पनि हौ कुन शास्त्रमा कुन धर्ममा लेखेको छ र त्यस्तो कुरा जुन धर्मले माया प्रियति गाँच्नुहुन्न माया प्रति गाँच्नु भनेको पाप गर्नु हो कहाँ लेखिएको छ कुन शास्त्रमा लेखिएको छ कुन कानुनमा लेखिएको छ त्यस्तो कुरा माया प्रेम नै गर्ने हुन्न भन्ने कुरा कहाँ छ र साँचो र पवित्र माया गर्दै नगर भन्ने पनि त छैन नि आ छँदै छैन त्यसो त त्यसो त प्रेम गरिरहेको छु मैले र गरिरहेका छन् पनि मेरो मान्छेले यो चिना हेरेर पात्रो ओल्टाएर अनि पल्टाएर कहाँ पो पिरती लाइन्छ र यदि पिरती लगाइन्छ भने त भित्री मनबाट भित्री आत्माबाट नै लगाइन्छ यो माया र प्रेम भन्ने चिज एउटा लगन गाँठो जुराएर कुनै ज्योतिषसँग गएर नाम हेराएर लगाइँदैन माया अह लगाइँदै लगाइँदैन आजभोलि तिम्रो माया त यति मलाई यतिसम्म आवश्यकता परेको छ यतिसम्म अनिवार्यता परेको छ जसरी पुष माघमा जाडोको समयमा जत्तिकै घाम आयो हुन्थ्यो अनि घाम ताप्न पायो हुन्थ्यो भने जत्तिकै लाग्छ नि हामीलाई हो त्यस्तै त्यस्तै जाडो भइरहने अनि त्यति बेला कति बेला तिमीलाई भेटौँ कति बेला देख्यौ कति बेला तिम्रो माया पाइरहौ त्यस्तै लागिरहन्छ त्यस्तै अनिवार्यता भएको छ जाडोमा घामको आवश्यकता जसरी मलाई तिम्रो आवश्यकता परिरहेको छ हो अर्थात् उनको आवश्यकता परिरहेको छ जसरी एउटा चिठी र खामको सम्बन्ध जस्तो हुन्छ नि हो त्यस्तै सम्बन्ध छ एउटा चाहिँ एउटा चिठी नै छैन भने त्यो खामको नै के अर्थ हुन्छ र अह केही अर्थ हुन्न नि ओ त्यस्तै तिमी भएनौ भने मेरो अर्थ नै रहँदैन आहा रहँदै रहँदैन हो हामी भ छुटेपछि हाम्रोमा भत्किएपछि कसले यहाँ कति पैसा कमाउँछ को यहाँ करोडपति को बन्छ यहाँ कोही भन्दै भन्दैन तर पनि किन हाम्रो पछि लागिरहेको छ यो दुनियाँमा यो दुनियाँ हो किन हाम्रो यो कहिले कसो हाम्रो रुवाईमा हाम्रो यो दुःखमा यो दुनियाँ किन रमाइरहेको छ किन भलो भनिरहेको छ हो यति भन्छु ताकि कतै टाढा जाने बेलामा एकदम होस गर्नु कतै खोली तर्ने हुनसक्छ कतै खोली तर्दाखेरि राम्रोसँग होस पुर्याएर खोली तर्नु कतै लडेला यो अस्थायी जिन्दगी के नै भर्छ र होइन र मेरो मेरो जीवन म त यता एकदम ठिक हुन्छु तिम्रै मायाले गर्दा बाँचिरहेकी हुने छु म यो रेजिना तर आफ्नो भने नितान्त ख्याल गर्नु निकै ख्याल राख्नु तिमी बाँचेपछि मात्र तिमी रहेपछि मात्र त म रहन्छु नि हो यदि कतै भिरको बाटो हिँड्ने बेलामा यता तल माथि हेर्नु नि कतै भिर हुनसक्छ फेरि लट लट्न सक्छौ कतै भिरको छेउछाउमा नजानु किनकि आफ्नो मान्छेको म राम्रो ख्याल राख्न चाहन्छु र राख्छु भने कतै चिप्लो होला कतै लड्कियोले कतै लट्नु पर्ला नि फेरि त्यसैले कतै चिप्लो चाप्लो कतै लेउ त्यस्तो छ भनेपछि त्यहाँ पनि नटेक्नु र बिस्तारै बिस्तारै पुसमाग पनि लागिरहेको छ राम्रो राम्रो स्वास्थ्यको ख्याल गर्नु राम्रा राम्रा सपनाहरू साँच्नु यो जाडो मौसममा न्यानो न्यानो लगाउनु तातो तातो खानु राम्रोसँग स्वास्थ्यको ख्याल गर्नु हो हो यो चोखो माया कहिल्यै मर्दैन चोखो माया कहिल्यै मर्दैन तिम्रो नाम त तिम्रो नाम त यो रगत रगतले यो मुटुभरि लेखेको छ एकदम खाटो बनेर बसेको छ कुनै ज्योतिष कहाँ गएर चिना पल्टाइ पल्टाइ खोज्नुपर्ने आवश्यकता छैन हो बस खोज्नुपर्ने आवश्यकता छैन लेखेको छ चोखो माया मर्दैन तिम्रो नाम परागतले मुटु भारी लेख्या छ ज्योतिषीले चिनामा हेर्नु पर्दैन पिरती लाइन्छ पिरती लाइन्छ मन मिले सिया चोखो माया मर्दैन तिम्रो नाम परगतले मुटु भारी लेख्या ज्योतिषीले चिनामा हजुरहरू यति बेला हानाका तान रेडियो कार्यक्रम केवल हजुरको लागि सँगै हुनुहुन्छ हुन्छ त आजलाई कार्यक्रमको निर्धारित समय सकिएको छ आजको कार्यक्रमबाट बिदा लिएर जानुपर्ने हुन्छ केवल हजुरको लागि कार्यक्रम केवल हजुरकै लागि बनाइराख्न हजुरहरूको साथ यसरी नै सदैव रहिस र रहिरहोस् भन्दै धन्यवादका शब्द बोल्न चाहन्छु जसले कार्यक्रम सुन्नुभयो र अरूलाई सुन्न लगाउनुभयो अनि धन्यवाद कारणवश सुन्न नपाउनेहरूलाई अनि धन्यवाद कार्यक्रममा बजेका गीतका सर्जकहरूलाई त्यसपछि धन्यवाद यस कार्यक्रमका प्रायोजकहरू आहा संसार साप्ताहिक र भाग्यश्वरी कम्प्युटर इन्स्टिच्युटलाई पनि धन्यवाद दिन छुट्याउन नहुने रुगाचार साना खर्क रुकुमकी रेजिना बुढाथोकीलाई आभारका शब्दसँगै कोठी कोठी धन्यवाद दिनैपर्छ रेजि रेजिनाजी मैले हजुरको भित्री मनको कुरा गर्न कति सफल भएँ या भएन मलाई अफेयरमा जानकारी दिनुहोला यति बोल्दै सबैमा एउटा अनुरोध हजुरहरू पनि हजुरलाई साह्रै मनपर्ने हजुरहरूको जीवनमा मेल खाने चारवटा जति गीतहरू लेखेर पठाउन सक्नुहुन्छ गीतहरू पठाउँदा के नियम भने पालना गर्नुपर्ने हुन्छ जस्तै एक नियममा छ गीत एउटै प्रकृतिका हुनुपर्ने छ जस्तो लोकगीत भए लोकगीत मात्र र आधुनिक भए आधुनिक मात्र अनि मिलनका भए मिलनका मात्र र वियोगका भए वियोगका मात्र दुई गीतहरूको पुरै थेगो अनि प्रत्येक शब्दहरू लेखेर पठाउनु पर्नेछ तिन शब्द सङ्कलक सङ्गीतकार गायक अनि गायिकाको नाम लेखेर पठाउनु पर्ने जसको लागि ठेगाना रेडियो कार्यक्रम मध्येको एउटा त्यस्तो आनाकाटान रेडियो कार्यक्रम केवल हजुरको लागि सामुदायिक रेडियो गङ्गा फ्याम एक सय दुई मेगार्ज खलङ्गा एक रुको अब चाहिँ जानुपर्छ हजुरहरूको मनको कुरा गर्न प्रयत्न गर्ने भाव बिहाल मान्छे राम्बी साम साधक अर्को श्रृङ्खलासम्मको लागि विधान छु नमस्कार अर्को हप्ता भेटौँला आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार झुल्किन्छ है छ